नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा सामुदायिक radio sky radio Gulmi Ruru FM Shringa नयाँ FM Sandhikharka radio republic Butwal सामुदायिक रेडियो ढोरपाटन बागलुङ सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सर कालीगण्डकी एफएम स्याङ्जा सूर्योदय एफएम अरखाँची र नेपाली सञ्चार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ साथै यस ओजेलका खबरका युनिटका रूपमा रहेका एक दर्जन भन्दा बढी अनलाइन मिडियाबाट पनि चौबिसै घन्टा सुन्न सकिनेछ Oh. समय अभावका कारण आज अन्य कुरा नबोली आजको एक सय चौरासी श्रृङ्खलाको विषयवस्तु प्रस्तुत गर्न चाहन्छौँ त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीको ठुलुलुम्पे गाविसको तीज गीत धमाका अनि नियमित स्तम्भ जीवनको गोरेटोमा निसन्तान भएपछि पैँतिस वर्षदेखि वृद्ध आश्रममा बस्न विवश एक महिलाको जीवन कथा सुनाउने छौ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला अब सुनौ कृष्ण अष्टमीका दिन हामी लुलुम्पेक गाविसमा पुगेर तयार पारेको तीज गीत विशेष स्थलगत रिपोर्ट हामी यति बेला गुल्मीको ठुलुम्पेक गाविसमा छौँ क्षेत्र नम्बर एकको ठुलुम्पेक गाविस मगर समुदायको बाहुल्य रहेको गाविस हो जहाँ गत वर्षदेखि आफ्नो मौलिक तिज गीत संस्कृतिलाई जगेर्ना गर्नका लागि यहाँका महिलाहरूले सङ्गठित रूपमा आफ्नो तिज गीत संस्कृतिलाई विरत कार्यक्रमका साथ अगाडि बढाउँदै आइरहेका छन् यस ठुलुम्पेक गाविसमा कृष्ण अष्टमीका दिन धर्मपुर उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भइरहेको छ यहाँ हजार संख्यामा सङ्ख्यामा दिदीबहिनीहरू सजिएर भएको छ विशेष गरी मगर चेलीहरू रातो मखमली चोली छिटको गुन्यो पहेँलो पटुकी त्यस्तै खुर्पेटो भिरेर आइरहनु भएको छ र यहाँनिर आज मौसमले पनि साथ दिइरहेको छ केही छिनपछि यो तिज गीत यहाँ जम्ने छ त्यस पूर्व हामी थोरै यस गाविसका बारेमा कुराकानी गर्न चाहन्छौँ र विशेष गरेर यस गाविसको छोटो परिचयका बारेमा म यहाँ स्थित एकजना स्थानीय युवा जितु तरामु मगरसँग सोध्न गइरहेको छु जितुजी यहाँको छोटकरीमा परिचय सुनाइदिनुहोस् न गाविसको लुम्पे गाविसको यस गाविसको सांस्कृतिक पक्षहरू होइन यहाँको भौगोलिक बनावटका बारेमा थोरै बताइदिनुहोस् न यो ठुलो थुलुलुम्पे गाविस भनेको समुद्री सतहदेखि पाँच सय मिटरदेखि माथि लिएर पच्चिस सय माथि बढी मिटरको उचाइमा रहेको यो गाविस हो होइन भौगोलिक हिसाबले यहाँ यस्तो रहेको छ भने तल हावापानीको हिसाबले तल आँपदेखि स्याउसम्म फल्ने हावापानी यो थुलुम्पेङ रहेको छ र संस्कार संस्कृतिको हिसाबले मगरहरूको खास गरी मगर कल्चर मगरको संस्कृति सालैजो सोरथी झ्याउरीहरू विभिन्न लोक भाकाहरू लुम्पेकमा जीवित छ भने त्यसै गरी रोइला जस्ता भाकाहरू होइन भजनहरू भजन चुट्काहरू पनि हाम्रो थुलुम्पेक गाविसमा रहेको छ यो नै हाम्रो थुलुम्पेकको एउटा सांस्कृतिक पक्षको पहिचान हो भने त्यसै गरी कृषि क्षेत्रमा पनि हाम्रो थुलुम्पेक गाविस गुल्मी जिल्लामै नमुना गाविसको रूपमा चाहिँ अगाडि बढेको गाविस हो यो जिल्ला विकास समितिले नै घोषणा गरेको गाविस हो थुलुम्बेकमा पैँसठी प्रतिशत करिब मगर जातिहरू हुनुहुन्छ भन्छन् हो हजुर दुई हजार अन्ठाउन्न सालको डाटा अनुसार र अहिले हामीलाई त्यसलाई अपडेट गरेर अहिले तत्काल केही महिना अगाडि हामीले यो ओडिएफ घोषणा गर्ने बेलामा पनि हामीले यसको अपडेट गरेका थियौँ र त्यतिखेरको अपडेटमा पनि हामीले पैँसठी पर्सेन्टभन्दा बढी हाम्रो थुलुम्बे गाविसमा जनजातिहरूको बसोबास रहेको र अन्य बाहुन छेत्री दमाई कामी लगायतका कुँवरहरू लगायतका जातिहरूको चाहिँ बसोबास रहेको छ आज कृष्ण अष्टमीको दिन यहाँ सुरु हुन गएको गीत समारोहमा सहभागी भइदिनका लागि यस कार्यक्रमकी संयोजक तेज कुमारी थापाले निम्ताएर हामी यहाँ आइपुगेका हौँ यति बेला रेडी रुद्रबेडी सडक खण्ड नेपाली सेनाले मर्मत गर्ने क्रममा त्यहाँको बाटो अवरुद्ध छ बलेटक्सरको बाटो पनि त्यस्तै अप्ठ्यारो छ र वामी टक्सर लुम्पेक लगायतका यस क्षेत्रका झन्डै पच्चिसवटा गाविसले मोटर बाटो सुविधा पाउन सकेका छैनन् हामी पनि हिँडेर आइपुगेका हौँ त्यसका बावजुद पनि बर्खाको बाटो हुँदा हुँदा हुँदै पनि आइपुगेका छौँ र विशेष गरी सधैँभरि सदरमुकाम तमगास केन्द्रित हाम्रा सञ्चार माध्यमहरू ठुलुम्पेक जस्तो विकट गाउँमा पनि आएर यहाँका दिदीबहिनीहरूको आवाज पनि बुलन्द गर्नुपर्छ भन्ने सोचेर हामी यहाँ आइपुगेका हौँ अब हामी ढिलै नगरिकन हामी यस तिज गीततर्फ श्रोताको ध्यान आकृष्ट गराउन चाहन्छौँ वडाको ग्रुप हो यो दुई नम्बर दुई नम्बर के गाउँ हो ठुलो त ठुलो लुम्पेक निकाल्नुहोस् कि गाउँको नाम के हो गाउँको नाम बेला खुल्लुम्पेक गाविसको तिज गीत धमाकामा छौँ यहाँका नौवटै वडाका महिलाहरूले ग्रुप ग्रुपमा बसेर यहाँ तिज गीत निकालिरहनु भएको छ र यहाँ प्रतिस्पर्धात्मक हुँदैछ भरे साँझसम्म को चाहिँ कुन चाहिँ समूह अगाडि आउने हो हेर्न बाँकी छ अब हामी पुनः अर्को वडाको तिज गीत जोड्न चाहन्छौँ जोड्न चाहन्छौँ यो वडा कुन चाहिँ हो तपाईँ परिचय गराइदिनुहोस् न चार नम्बर के कहाँ वडा नम्बर चार डान्सिया ए लो दाङ्सियाको अर्जुन राम को